गाएर नसकिने प्रभु तिम्रो महिमा गाएर नसकिने प्रभु तिम्रो महिमा कति अवर्णीय कति अपार छन् कति अवर्णीय कति अपार्य छन् गाएर नसकिने पृथ्वीका राजाहरूमाथि तपाईँ अख्तियार छन् पृथ्वीका राजाहरूमाथि तपाईँकै अख्तियार छन् त्यसलाई बनाउने र हटाउने तपाईँकै अधिकार छन् तपाईँकै अधिकार छन् काएर नसकिने कति महान प्रभु तपाई कसले गर्दैन र प्रशंसा तपाईँको कति महान प्रभु तपाई कसले गर्दैन र प्रशंसा तपाईँको तपाईँ नै सारा सृष्टि कमाले महिमा होस् तपाईँकै महिमा होस् तपाईँकै काएर नसकिने तपाईँ जस्तै कोही छैन अरू स्वर्ग र पृथ्वीमा तपाईँ जस्तै कोही छैन अरू स्वर्ग र पृथ्वीमा सबै सृष्टिलाई नियन्त्रण गर्ने तपानै सर्वभूमि सर्व न सकिने प्रभु तिम्रो महिमा सकिने प्रभु तिम्रो महिमा कति अवर्णीय कति अपार्य छन् कति अवर्णीय कति अपार्य छन् गायेरनसकीने